My. तपाईँ सुनिरहनु भएको छ रेडियो हिमालय डट कम नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको कार्यक्रम हो साझा पहल साझा पहल कार्यक्रममा हामी प्रवासमा बसेर नेपाल र नेपालीको हितका निम्ति भएका संस्थागत तथा व्यक्तिगत कामहरूलाई प्रसारण गर्ने गर्दछौँ र कार्यक्रम साझा पहलको आजको कार्यक्रम दलित एकता सञ्जालको नयाँ निर्वाचित कार्य समिति र यसले गर्ने कामका विषयमा केन्द्रित रहनेछ आजको कार्यक्रममा हामीले दलित एकता सञ्जालका नवनिर्वाचित महासचिव याम रसाइलीलाई कार्यक्रममा डाकेका छौँ याम रसाइली पर्वत फलेवास उहाँको स्थायी घर हो र यतिखेर कतारमा काम गर्नुहुन्छ र लामो समयदेखिबाट सामाजिक न्यायको आन्दोलनमा सक्रिय पनि हुनुहुन्छ र पछिल्लो समयमा दलित एकता सञ्जालको निर्वाचित महासचिव हुनुभएको छ अब हामी एकैछिनपछि श्याम हाम्रो याम रसाइलीसँग कुराकानी गर्नेछौँ यतिखेर याम रसाइली कतारबाट हाम्रो सम्पर्कमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु यामजी नमस्ते नमस्कार आराम हुनुहुन्छ म ठिकै छु सर्वप्रथम त दलित एकता सञ्जालको निर्वाचित महासचिव हुनुभएकोमा रेडियो हिमालय डट कमका तर्फबाट तपाईँलाई बधाई छ धेरै धेरै धन्यवाद साथै सम्पूर्ण रेडियो हिमालय सम्पूर्ण परिवारलाई लामो समयदेखिबाट दलित एकता सञ्जालले युवा त्यो रूपमा दलितहरूको हितका निम्ति नै काम गरेको छ त्यसो त स्थापना कालमा जति आशा गरिएको थियो जति विश्वव्यापी रूपमा योबाट यो अभियानबाट अपेक्षा गरिएको थियो त्यसो त हुन सकेन तर संस्था जोगाउने र यसलाई चाहिँ संरक्षण गरेर लाने काम यहाँहरूले गरि नै रहनु भएको छ त्यो सुखद पक्ष हो र यहाँ अध्यक्ष यहाँ महासचिव हुने बित्तिकै हामीले खुसी पनि व्यक्त व्यक्त गरेका थियौँ र आज यो प्रत्यक्ष कुराकानी पनि गर्न पाइयो एकदमै खुसी लागेको छ यहाँ चाहिँ महासचिव भइसकेपछि यहाँका आफ्नै योजनाहरू पनि होलान् तर दलित एकता सञ्जालमा यहाँ लामो समयदेखिबाट नै आबद्ध हुनुभएको हुनाले पहिला यसको केही विगतको समीक्षा गरौँ न यहाँलाई चाहिँ के लाग्छ दलित एकता सञ्जालको विगतको समीक्षा गर्नुपर्दा यहाँको व्यक्तिगत समीक्षा के रहन्छ अब दलित एकता सञ्जालमा म आबद्ध भएको लगभग चार वर्षभन्दा बढी भइसक्यो म कतारमा कार्यरत रहँदै गर्दा कतारको एनसिसीमा म सम्पर्क रहेँ र त्यहाँबाट चाहिँ म दलितगत सञ्जालमा हातमालो हातेमालो गर्ने एउटा अवसर जुटेको छ यसै सन्दर्भमा दलितगत सञ्जालले यहाँभन्दा अगाडि कतिपय कुराहरू राम्रो पनि गरेका गरेको थियो होला र केही कमी कमजोरी पनि भएका होला संस्थागत भन्दा पनि व्यक्तिगत हिसाबबाट कमी कमजोरीहरू त हामीले भन्न सक्छौँ र संस्थागत हिसाबबाट अहिलेसम्म हामीले त्यस्तो चाहिँ भएको छैन र आगामी दिनको लागि दलित एकता सञ्जालले विशेष गरेर चाहिँ दलित समुदाय प्रतिको उत्तरदायित्व सोचेको हुँदा अझै पनि समाजमा रहेको सामाजिक कुरीति संस्कार र विभिन्न क्षेत्रबाट छोरो परेका उपस्थित दलित समुदायको प्रतिनिधित्व गर्ने भन्ने योजना छ विशेष गरेर अब जातीय छुवाछुत विभेद अन्त्य मात्रै भनेर पनि भएन यसको लागि हामीले केही योजना त बनाएका छौँ त्यो योजनाले हामीमा आफैमा पनि एउटा आत्मनिर्भर हुने वातावरण बनोस् र त्यस पछाडि भोलि गएर चाहिँ हरेक ठाउँमा चाहिँ हाम्रो अलिकति मिडियाको पहुँच कमी भएको हुँदा मिडियालाई पनि विशेष फोकस गरौँ भन्ने योजना हामीले लिने तयारीमा छौँ यामजी अब यहाँ महासचिव भइसकेपछि संस्थाको साङ्गठनिक जिम्मेवारी यहाँले आफ्नो काँधमा लिनुभएको छ पक्कै पनि त्यो जिम्मेवारीमा इमान्दारितापूर्वक यहाँले काम गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ तर यहाँहरूले यो चाहिँ नयाँ कार्य समिति बनाउँदै गर्दा केही पुराना व्यक्तिहरूलाई कहीँ पनि हामीले देख्न सकेनौँ जस्तो कि यसका चाहिँ एकजना परिकल्पनाकार मध्येकै एकजना सागर नेपाली त्यसै गरी निरबहादुर सुनार नारायण रपाल विश्वकर्मा मा खिम सिरपाइली अनि त्यसपछि खडक गैरे लगायतका व्यक्तित्वहरूलाई नयाँ कार्य समितिमा कहीँ पनि समेटेको हामीले देख्न पाएनौँ यसरी हेर्दाखेरि पुराना व्यक्तिहरू निराश भएर सञ्जालको गतिविधिबाट आफै हट्नुभएको हो अथवा नयाँ परिस्थितिमा यहाँहरूले चाहिँ पुरानालाई एउटा चाहिँ सम्मान दिँदै नयाँ तरिकाले यहाँहरूले संस्थाको जिम्मेवारी लिनुभएको हो यो चाहिँ चासो सर्व सर्वत्र छ यो विषयमा केही भनिदिनुहुन्छ यो विषयमा बिल्कुलै हामीले सोचेअनुसार अलिकति फरक छ अहिले पनि हामीसँग सम्पर्कमा हिजो जसरी अहिलेको व्यापक रूपमा नेटवर्कको प्रचलित प्रचार प्रसार छ त्यो अवस्थामा पनि स्क्यापबाट उहाँहरूले ठुलो योगदानका साथ दलित एकता सञ्जाल स्थापना गर्नुभएको हो उहाँहरूको यो योगदानलाई हामीले कदर गर्दै र हामी अहिले पनि चाहिँ वरिपरि वरिपरि रहेको अवस्था छ र प्रतिनिधित्व समय समेट्ने अवस्थामा अहिले उहाँहरू नरहे तापनि हाम्रै नजिक रहेर चाहिँ उहाँहरू र हामी हातमा हातेमालो गरिरहेको यो अवस्था अब यहाँ चार वर्षदेखिबाट दलित एकता सञ्जालमै छु भन्नुभयो कतारको एनसिसीमा रहेर पनि काम गर्नुभयो अहिले महासचिवमा हुनुहुन्छ दलित एकता सञ्जालले अहिलेसम्म गरेका विभिन्न सेवाका कामहरू चाहिँ जहिले पनि विवादमा परे त्यसलाई एक दुई तिन चार भनेर त्यो घटनाक्रमलाई नदोहोऱ्याउँ यहाँले कुरा बुझ्नुभयो कहिले अब यो आर्थिक विवादमा कहिले तपाईँ नेतृत्वको विवादमा विविध विवादबाटै दलित एकता सञ्जाल अगाडि बढिरहेको एउटा पर्यवेक्षकका हिसाबले हामीले देखिराखेका छौँ किन त्यस्ता विवादहरू हुने गरेका हुन् र यहाँको कार्यकालमा त्यस्ता विवादहरू हुँदैनन् भन्ने केही छ अब यसबारेमा म के प्रस्ताउन चाहन्छु भन्दा दलित एकता सञ्जालको म आफैले पनि भन्ने गरेको छु दलित एकता सञ्जालको नारा के छ भन्दाखेरि दलित एकता आजको आवश्यकता मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीको सहभागिता भन्ने छ अब दलित एकता सञ्जालले अहिलेसम्म गरेका केही उदाहरणीय कामहरू छन् उदाहरणीय काममा कतिपय चाहिँ संस्थाभित्रै रहेका व्यक्तिहरू मार्फत त नहुन सक्छ संस्थाभन्दा बाहिर रहेका केही व्यक्तिहरूले गुनासो गरेको पक्क पनि हो त्यस कारणले के छ भन्दाखेरि अहिले मेरो व्यक्तिगत हिसाबबाट मैले भन्दा भन्दा पनि नितान्त रूपमा दलितगत सञ्जालले जातीय छुवाछुत विभेद अन्त्यकै लागि एउटा परिकल्पना गरोस् दलितगत सञ्जालले योभन्दा अगाडि विभिन्न किसिमका रोगलाई रोगको उपचारार्थ सहयोग सङ्कलन गरेको छ हाम्रो भनाइ के छ भन्दाखेरि यो मैले व्यक्तिगत हिसाबबाट भनिरहेको छु कि विभिन्न किसिमका रोगको उपचारार्थ हामीले सहयोग गर्ने हो त्यो एउटा पाटो छ भन्दा भने अर्को पाटो नेपाल सरकारलाई हामीले ध्यानकर्षण गरौँ कि भन्ने चाहिँ मनसाय हो कसरी मैले यो कुरो गर्न खोजेको भन्दाखेरि प्रवासमा छौँ हामी प्रवास अथवा कुनै पनि देशमा रहेर हामीले मजदुर गरिरहेका छौँ हामी नितान्त नेपाल सरकारले नै योजनाबद्ध हामीलाई पछाडि पारिएका समुदायमाथि नै फेरि हामी यसरी आर्थिक सङ्कलन गरेर कुनै पनि ठुलो रकम हामीले यसरी चाहिँ सहयोग हस्तान्तरणमा लागिरहने भने न त संस्थाकै लागि चाहिँ आर्थिक मजबुत हुन सक्ने सम्भावना देखिन्छ न त हामी नै भोलि गएर चाहिँ हाम्रो देशमा कुनै पनि जनचेतनामूलक कार्यक्रमहरू गर्न सक्छौँ त्यस कारणले अब आगामी दिनको लागि हामी योभन्दा फरक किसिमबाट रहेर कि हामी आफैमा पनि एउटा आत्मनिर्भर बनाऊ र त्यस पछाडि चाहिँ संस्था पनि अगाडि बढिरहोस् जनचेतनामूलक कार्यक्रम भयो विशेष गरेर चाहिँ मिडियालाई नै हामीले फोकस गरौँ भन्ने योजना छ तसर्थ अब संस्थाभन्दा भित्र रहेका व्यक्तिबाट चाहिँ गुनासो अहिलेसम्म त त्यस्तो देखिएको छैन संस्थाभन्दा बाहिर रहेका केही व्यक्तिबाट चाहिँ गुनासो पक्कै पनि रहेको मेरो कार्यकालमा चाहिँ अब यम्र शैली महासचिव भइसकेपछि यो गुनासो आउन म दिने छैन भन्ने चाहिँ यो रेडियो हिमालय मार्फत म एउटा प्रतिबद्ध चाहिँ म त्यसो त बाहिर बस्ने नेपालीहरूले नेपालका दिनदुखीहरूलाई सहयोग गर्ने अभियान धेरै सङ्घ संस्थाहरूले सञ्चालन गरिरहेका छन् तर ती सङ्घ संस्थाहरूमा खासै विवाद उत्पन्न भएको पाइएको छैन दलित एकता सञ्जालमा चाहिँ प्रत्येक विषयमा विवाद उत्पन्न हुनु संयोग हो अथवा विवाद झिकिएको हो अब यस विषयमा अब म पनि भर्खरै यो नवनिर्वाचित महासचिव भएको हुँदा सम्पूर्ण कुराहरू त अब म किनकि यो आन्तरिक ग्रुपभित्र म थिइनँ त्यो विषयमा चाहिँ अब बाहिर त देखियो केही फ्याटोफिटी देखियो केही हामी भित्रै रहेका केही व्यक्तिले पनि चाहिँ प्रचार प्रसार त गर्नुभयो र यसको लागि चाहिँ मैले अझै पनि चाहिँ मैले बुझ्न मागेँ नै यतिखेर याम्रा साइली कतारबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ रेडियो हिमालय डट कम प्रवासमा बस्ने नेपालीहरूद्वारा प्रवर्धन गरिएको एउटा रेडियो स्टेसन दलित एकता सञ्जालसँग हामी स्थापना कालदेखिबाटै सहकार्यमा छौँ र एमजी नवनिर्वाचित महासचिव हुनुहुन्छ र उहाँको कार्यकालमा पक्कै पनि संस्थाले एउटा राम्रो गति लिनेछ हामी सबैले आशा गरौँ जस्तो यामजी एउटा दलित एकता सञ्जालको एउटा परिचय चाहिँ के बनाएको थियो एउटा जबरजस्त के स्थापित मान्यता भएको थियो भने यसले प्रवासमा बसेका नेपालीहरूले पसिनासँग साटेको केही पैसा नेपालमा पढ्न नसकेका अथवा केही उपचार गर्न नसकेका दिनदुखीहरूलाई सहयोग गर्थ्यो गर्छ भन्ने एउटा आम खालको एउटा नेपाली दलित समुदायका माझमा एउटा बुझाइ छ अब यहाँहरू चाहिँ यस्तो खालका कार्यक्रमहरू भन्दा पनि राज्यलाई दबाब दिने कार्यक्रमहरू सञ्चालन गर्छु गर्न खोजिरहेछौँ अबको कार्यकालमा भन्नुभयो त्यसो त नेपालमा राज्यलाई दबाब दिने ज्ञापन पत्र बुझाउने गोष्ठी गर्ने होइन र्याली गर्ने यस्ता धेरै सङ्घ संस्थाहरूले गरिराखेका छन् यो भिडमा फेरि दलित एकता सञ्जाल थपिनुको के अर्थ रहन्छ र बरु यहाँहरूले जुन खालको एउटा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको थियो त्यो नै बरु फरक थियो नि अब यो विषयमा चाहिँ नितान्त हामीले सहयोग मात्रै गरेर पीडित छौँ हामी एक किसिमको राज्यबाटै चाहिँ योजनाबद्ध ढङ्गबाट पीडित गरिएको छ र पीडितलाई आर्थिक सङ्कलन गरेर कति पीडित बनाऊ भन्ने चाहिँ हाम्रो एउटा पछिल्लो बुझाइ छ अब मुख्य कुरो के हामीले बुझ्न सकिन्छ भन्दा राज्य नै मुख्य अङ्ग भएको हुँदा राज्यलाई नै हामीले ध्यान नगराउने भने भोलि गएर चाहिँ अब नयाँ परिकल्पना कसरी गर्न सकिएला भनेपछि सैद्धान्तिक कामहरू पनि यहाँहरूले गर्ने खोजिरहनु भएको छ त्यो एकदमै राम्रो विषय रह्यो अब अर्को एउटा गुनासो के पनि छ भन्दा यहाँहरू राज्यसँग चाहिँ एउटा संस्थाका रूपमा होइन अब जाने आफ्ना कार्यक्रमहरू लैजाने भनिरहनु भएको छ तर मैले के सुनेको छु भन्दाखेरि दलित एकता सञ्जाल नवीकरण पनि हुन सकिराखेका छैन होइन यत्रो आर्थिक कारोबार यसले गरिराखेको छ अहिलेसम्म ब्याङ्क खाता पनि सञ्चालन भएको छैन भन्ने त्यस्तो खालको पनि बजारमा छ यो त साह्रै व्यथिति भएन र यो अवश्य पनि हो यसको केही कमी कमजोरीहरू हामीभित्र पनि छन् हामीले चाहिँ यसलाई महसुस गर्नुपर्ने अवस्था छ अब यो सुरुको दिनदेखि हामी भित्रैबाट चाहिँ केही सिस्टमहरू सिस्टमअनुसार जानुपर्ने त्यो सिस्टमभन्दा थोरै केही गडबड भएको हो लिटल त पुरै त त्यो सबै त्यस्तो त नभनौँ तर सामान्य रूपमा चाहिँ हामीलाई त्यो छाया परेको हामीले पछिल्लो समय बुझेका छौँ त्यसो हुँदाखेरि अबको हाम्रो यो नयाँ कार्यकालले नयाँ कार्य समितिले अबको हाम्रो पहिलो योजना भनेकै हामी एउटा वैधानिक मान्यता प्राप्त लिएर चाहिँ हामी बढ्ने कोसिस गरेका छौँ अब कार्य समिति बनाउँदाखेरि आम मान्यता र आम मानक बोली र भाषा चाहिँ के छ भन्दाखेरि अध्यक्ष भन्ने चलन छ तर एउटा भेला आयोजक समितिको संयोजक हुन सक्ने भयो एउटा लुज फोरमको संयोजक हुन सक्ने भयो एउटा महाधिवेशनले कार्य समिति बनाइसकेपछि अनि माथिल्लोलाई चाहिँ संयोजक भन्ने अनि तल गएपछि महासचिव कोषाध्यक्ष सबै पदहरू हुने के अध्यक्ष स्वीकार गर्न नसकिएको हो अध्यक्ष भन्ने शब्द होइन त्यस्तो होइन यस विषयमा हाम्रो आन्तरिक कुरा छलफल भइरहेको छ खास भन्ने भने चाहिँ यो तटस्थ समिति हुनुभन्दा अगाडि जुन पनि सङ्गठन प्रक्रियामा जाँदा संयोजक नै भाषा हामीले प्रयोग गरिन्छ भने शब्द प्रयोग गरिन्छ भने कार्यविधि चयन गरिसकेपछि हामीले अध्यक्ष अध्यक्ष भनेर चाहिँ सम्बोधन गर्ने चाहिँ प्रचलन हरेक यो दलित सञ्जालमा मात्रै नभएर चाहिँ प्रत्येक संस्थामा चाहिँ यसरी चाहिँ अब सम्बोधन गर्ने चाहिँ प्रचलन छ अब पाँच वर्षसम्म पाँच वर्षसम्म पनि तदर्थ समिति नै रहन्छ र संस्था दर्ता भइसक्यो थुप्रै कार्यक्रमहरू सञ्चालन गरिसक्यो पाँच वर्षसम्म तदर्थ समिति हुन्छ र हुँदैन रहँदैन यस विषयमा चाहिँ हामीले अबको अब अहिलेको तत्काल हामीले चाहिँ एउटा हाम्रो संसार भन्ने एउटा चाहिँ मिडिया हाम्रो संयोजक नै नाम राखेर चाहिँ हाम्रो अहिलेको कार्य समितिको अधिवेशन सम्पन्न कार्य समितिको सम्पूर्ण नामसहित त्यहाँ छपाएको थियो त्यसमा पनि केही कमेन्टहरू मैले अध्ययन गर्ने मौका पाएको थिएँ त्यसमा अध्ययन गर्दा त्यो शब्दको बारेमा चाहिँ अलिकति साथीहरूको गुनासो आएको थियो त्यस भएर चाहिँ अब अबको हाम्रो दिनमा आगामी दिनहरूमा चाहिँ अब तथ्य समिति गठन भइसकेपछि कार्य समितिलाई अध्यक्ष हुनुपर्छ यो अध्यक्ष भनेर चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने चाहिँ मान्यतालाई विशेष चाहिँ अगाडि बढ्ने हामी हाम्रो चाहना भनेपछि अध्यक्ष सम्बोधन गराउनलाई नै अबको यहाँहरूको कार्य समितिले चाहिँ सबभन्दा पहिला पहल गर्ने भयो यो कस्तो छ भने यो संस्थागत हिसाबमा म व्यक्तिगत हिसाबबाट म बोल्ने कुरा हुँदैन यो के हुन्छ भने समग्र मित्रहरूको चाहिँ सुझाव अनुमोदन गरिसके पछाडि त्यो सुझावले जसरी चाहिँ त्यहाँ अनुमोदन प्राप्त बढी जे हामीले त्यसै नै त्यसरी नै अगाडि बढ्ने बढ्नुपर्ने कुराहरू हो अब त्यसो हुँदाखेरि अहिले हाम्रो शैली चाहिँ अब अहिले जुन तरिकाले यसरी बोलेको छ त्यो हिसाबले चाहिँ ठ्याक्कै म एक्लै बोल्न चाहिँ मिल्दैन भनेपछि केही समस्या चाहिँ अध्यक्षतात्मक प्रणालीमा जाने कि नजाने भन्ने विषयमा चाहिँ समस्या छ छ हाम्रो आन्तरिक समस्याहरू छन् अब यो आन्तरिक समस्याहरू संस्थागत हिसाबमा केही आन्तरिक समस्याहरू छन् अब हाम्रो अब एउटा चाहिँ वैधानिक त मान्यता प्राप्त गरिसकेको यो संस्था तपाईँको चाहिँ हाम्रो नवीकरण भएको छैन खास भने पहिला सुरुमा हाम्रो काम त्यो छ बाँकी के हामीमा गुनासो पनि छ सदस्यता वितरण अहिलेसम्म पनि भएको छैन सदस्य वितरणको लागि आवाज गर्दैछौँ हाम्रो आन्तरिक कुरा धेरै छन् हामी हामी चाहिँ अबको कार्यकालमा हामीले सञ्जाल जसरी दिगो रहेको छ भोलि गएर चाहिँ सम्पूर्ण नेपालीहरूले यी दलित साथ साठी पैँसठी लाख दलितले मात्र नभएर सम्पूर्ण नेपालीले वा वा भन्ने चाहिँ बनाउनुपर्छ भन्ने मनसाएको साथ अहिलेको कार्य समिति एकदम जागृत साथ लागेको छ अहिले जस्तो अब यहाँले जुन खालको सोच बनाउनु भएको छ सबै कुराहरूलाई मिलाएर लानुपर्छ अझ महासचिव भनेको सङ्गठन चलाउने मूर्ख प्रमुख एउटा सङ्गठक एउटा सङ्गठन विभागको प्रमुख पनि भएको हुनाले जस्तो अब यहाँहरूले त्यहाँ निर्वाचनको प्रक्रिया पनि गरेको भनेर समाचारहरू हामीले पढ्न पायौँ फेरि अहिले यहाँले भनिरहनु भएको छ हामीले सदस्यता नै वितरण गरेका छैनौँ भन्नुहुन्छ अनि सदस्यता नै वितरण नगरेको संस्थाले कसरी निर्वाचन गर्छ होइन अब यो कस्तो छ भन्दाखेरि तपाईँको चाहिँ यो नेपाल र फेरि यहाँ अलिकति हामीमा यो सामान्यतया यो आफू आफैमै यहाँ विवाद छ के छ भने नेपाल सरकारले मान्यता प्राप्त दुई हजार बहत्तर सात सोह्रको छ अब यो प्रवासमा स्थापना भएको जुलाई तेह्र दुई हजार तेह्र बाइस जुलाईको छ होइन अब यहाँ के छ भन्दाखेरि समग्र नेपालीहरूलाई प्रवासमा रहेका नेपालीहरू दलित दलित समुदायका व्यक्तित्वहरूलाई चाहिँ समेट्नका लागि अन्तर्राष्ट्रिय समन्वय समिति स्थापित स्थापना भएको होइन अब केन्द्र मान्ने अन्तर्राष्ट्रिय समन्वय समिति मान्ने कि नेपालले आधिकारिक रूपमा दिएको चाहिँ मान्ने हो भन्ने चाहिँ यो विषयमा हो यो हिसाबमा जब हा नितान्त कस्तो छ भन्दाखेरि हामी सदस्य त गरेको होइन तर रूपमा चाहिँ नेपाल सरकारले मान्यता प्राप्त गरेको यो विधानलाई विधान हामीले सदस्य कतिपयले लिउँ भन्ने छ कतिपय ठाउँमा चाहिँ अन्तर्राष्ट्रिय समन्वय समितिले नै वितरण गरेको यो अवस्था छ जस्तो अब एउटा जिज्ञासा मैले यहाँहरूलाई के राखेँ भनेदेखि यहाँहरूको संस्थालाई अब चाँडोभन्दा चाँडो नवीकरणको प्रक्रियामा लगेर यसलाई आधिकारिकता नेपाल सरकारसँग प्राप्त गर्ने यसका ब्याङ्क खाताहरू सञ्चालन गर्ने प्रक्रियाहरू चाँडोभन्दा चाँडो गर्दा संस्थागत सुशासन त हुन्छ नै त्यसले यहाँहरूलाई अगाडि बढ्न सजिलो हुन्छ तर अब यो तेह्रमा सुरु भएको संस्था त्यसका संस्थापकहरू होइन जो नारायणजी पनि हुनुहुन्छ हाम्रो खडक गैरे हुनुहुन्छ निर्वाजी हुनुहुन्छ सागर नेपालीहरू हुनुहुन्छ होइन अब यो विषय नटुङ्गिँदा नै त्यो संस्थापक टिमै यहाँ नभएर अब यहाँहरूले त्यो विषयलाई चाहिँ कसरी टुङ्ग्याउनुहुन्छ होला हामीले पत्रकारका रूपमा बाहिरबाट हेर्दाखेरि त्यो विषय कसरी टुङ्गिएला उहाँहरूलाई सम्मानित ठाउँमा यहाँहरूले कसरी राख्नु होला र अब यसको लागि विकल्प के गर्नुपर्छ भन्दाखेरि मैले व्यक्तिगत हिसाबबाट मैले भन्नुपर्ने हुन्छ अन्तर्राष्ट्रिय समन्वय समितिलाई केन्द्र बनाउने हो भने नेपाल सरकारले त्यो हिसाबले नेपाल सरकारको आधिकारिक मान्यता प्राप्त हुनुपर्छ होइन नेपालसँग समन्वय गरेर हामी अगाडि बढ्ने भने नेपालमा रहेको राष्ट्रिय दलितगत सञ्जाल राष्ट्रिय समन्वय समितिको विधानलाई हामीले आत्मसात गर्नुपर्ने हुन्छ यसै सन्दर्भमा हाम्रो केन्द्रको हिसाबले अलिकति यसमा बाँचिएका कुराहरू सबै कुराहरू तर यो लामो लामो समय विवाद भयो कि सर यस्ता विषयहरू त अलिक चाँडो टुङ्ग्याइदिनु पर्यो नि यहाँहरूबाट नेपालको दलित समुदायले यति धेरै अपेक्षा राखेको छ भने त तपाईँहरू यही विषयमै जतिखेर पनि गोलमाल भएर जाँदाखेरि त त्यो त पुरा हुन सक्दैन नि हो अवश्य पनि अवश्य पनि हो हामीले यसको पहल लामो समयदेखि गरेका छौँ र अहिलेको कार्यकालले पनि विशेष गरेर यसैको लागि पनि फोकस गर्नेछ र अन्य केही योजनामा पनि हामी फोकस गर्नेवाला छौँ यामजी आज समय दिनुभयो यो विशेष कुराकानी हामीले गर्न पायौँ वास्तवमा दलित एकता सञ्जाल स्थापना कालदेखि नै हामी प्रत्यक्ष परोक्ष रूपमा यसको शुभचिन्तकै रूपमा छौँ र यसले राम्रो काम गरोस् र जुन खालको छवि स्थापना कालमा यसले बनाएको थियो त्यो छवि अझ बढोस् नमरोस् भन्ने हाम्रो कामनाका साथ मैले आजको अन्तर्वार्ता गरेको थिएँ र अहिलेको टिमबाट हामी निकै आशावादी पनि छौँ र यहाँको कार्यकालमा खास गरी सङ्गठन व्यवस्थापनको काम महासचिव भनेको सङ्गठनलाई व्यवस्थित गर्ने सङ्गठनलाई मर्यादित बनाउने र सङ्गठनलाई विधानअनुसार चलाउने प्रमुख एउटा व्यक्ति भएको हुनाले आज यो साङ्गठनिक अन्तर्वार्ता मैले चाहिँ प्रसारण गर्न खोजेको हो तपाईँलाई यो काममा सफलता मिलोस् मैले सोध्न बिर्सेका यहाँलाई भन्न मन लागेका केही कुरा छन् भने राखिदिनुहोस् मेरो अन्तिममा मेरो के भनाइरहन्छ भन्दा मलाई समय दिनुभयो र म प्रवासमा रहेर पनि म रेडियो हिमालय म यसरी प्रत्यक्ष बोल्न पाएँ म अत्यन्तै खुसी छु म अन्त्यमा के भन्न चाहन्छु भन्दा दलित सङ्गालका कतिपय आन्तरिक कुराको यो समस्या छ भनेर चाहिँ बाहिर केही मित्रहरूले अलिकति फरक किसिमको गुनासो हामीले सुन्न पाइरहेका छौँ यो बिल्कुल त्यस्तो हामीले चाहिँ अहिले नसोच्यौँ अब केही समय पछाडि म पनि दुई महिना पछाडि नेपाल आउँदैछु नेपाल आइसके पछाडि हामी व्यापक रूपमा चाहिँ एउटा बसेर चाहिँ कुरा गर्नेछौँ त्यस पछाडि चाहिँ दलितगत सञ्जालले एउटा सोचेभन्दा सोचे मार्ग निर्देशन लिएर हिँड्नेछ त्यसको लागि सम्पूर्ण नेपालीलाई चाहिँ म अहिले के भन्न चाहन्छु भन्दाखेरि हामी एकता हुन सकेनौँ भने हाम्रा प्रतिस्पर्धी हाम्रा प्रतिवादीहरूले हामीलाई प्रतिकार गर्न सक्छन् तसर्थ हामी चाहिँ एकताको मालामा उनिनको लागि सम्पूर्ण दलित मित्रहरूलाई म हार्दिक अनुरोध गर्दछु अब अन्तिममा मेरो एउटा जिज्ञासा नेपालमा सञ्चालित थुप्रै दलित सङ्घ संस्थाहरू कति वैचारिक रूपमा आफूलाई स्थापित गरेर सञ्चालन भइरहेका छन् कति चाहिँ प्रोजेक्ट चलाउने खास गरी परियोजनामुखी सङ्घ संस्थाहरू सञ्चालन भइरहेका छन् खास गरी नेपालको ट्रेन्डमा हेर्ने भने दुईवटा संस्थाहरू एउटा चाहिँ राजनीतिक पार्टीका भातृ सङ्गठनहरू जुन सङ्गठन गर्छन् र विचारबाट सञ्चालित हुन्छन् एउटा चाहिँ परियोजनामुखी सङ्गठनहरू जो चाहिँ परियोजना लिएर आएर सामाजिक काम गरेर र विकासका काम गरेर दलित समुदायको हित गर्छन् यो दुईवटा सङ्गठन हुँदाहुँदै दलित एकता सञ्जाल जुन आएको छ यसको कार्यशैलीमा फरक रूप के हुन्छ कि यो दुइटै अनुसार चल्छ कि यसको केही फरक कार्यशैली हुन्छ यसमा म एउटा स्पष्ट कुरो के गराउन चाहन्छु भन्दाखेरि दलित माथि भएको यो अन्याय अत्याचार छ यसको लागि सङ्गठित हुने व्यक्तिहरू कस्ता छन् त दलित समुदायभित्र यहाँ समस्या छ होइन अब एक पा एक पक्ष छन् राजनीति पार्टीमा आस्था राखेका केही पक्षहरू छन् कतिपय दलित शब्दै मन पराउनुहुन्न उहाँ होइन केही पक्ष चाहिँ दैनिकी रोजगार गरेर बेलुका थाक्ने अवस्थाको हुनुहुन्छ केही फेरि आर्थिक हिसाबबाट मजबुत भएका कि टेलिफोनबाट सम्पूर्ण कुराहरू घरमा उपलब्ध हुन्छन् यस्ता व्यक्तिहरूलाई चाहिँ कतिपय चाहिँ दलित शब्दै चाहिँ रुचि हुँदैन अब हामी कस्तो छौँ भन्दा मध्यम वर्गका छौँ मध्यममा पनि उच्च मध्यम वर्गका खासै चासो हुँदैन र निम्न मध्यम वर्गकाले चाहिँ संस्थालाई यसो एउटा आशा देखा देखाएर चाहिँ अगाडि बढ्ने जमर्को गरिरहेका छौँ तसर्थ अब त हाम्रो चाहिँ के छ भन्दा समस्या त छ छ नै अलिकति गाह्रो नै हुन्छ हामीले मात्रै चाहिँ दलित एकता सञ्जाललाई प्रतिनिधित्व गरेर चाहिँ अगाडि बढाउनलाई र पनि आशा छ केही अग्रजहरूको र केही बुद्धिजीवीहरूको समन्वयमा चाहिँ हामीले फरक किसिमको फरक ढङ्गको चाहिँ वातावरण बनाउनेछौँ हामी त्यो फरक भनेको चाहिँ विचारका आधारमा फरक हुन्छ अथवा कार्यशैलीका आधारमा फरक हुन्छ अब यो कार्यशैलीलाई हामीले विशेष फोकस गर्नुपर्छ अब अब अहिलेसम्मको कार्यशैली हेर्दाखेरि त तपाईँहरूको कार्यशैली त यो सोसल अडिट भन्छ नि एउटा सामाजिक लेखा परीक्षणमा असफल नै देखियो अब कस्तो कार्यशैली अप्नाउनुहुन्छ र अब यसको लागि अब नितान्त हामी दुई दिन मात्रै चाहिँ अधिवेशन भएको दुई दिन मात्रै भएको छ अब यो यसरी प्रत्यक्ष म कार्यक्रममा चाहिँ सहभागी हुने केही समय पछाडि मैले मौका पाएको भए मैले सम्पूर्ण कुराहरू चाहिँ यसलाई म आउने थिएँ तत्काल तपाईँसँग सम्पर्क भएको केही क्षणमै म आएको हुँदाखेरि अलिकति सम्पूर्ण कुराहरू चाहिँ मैले डिटेली अहिले चाहिँ अलिकति नै जस्तै भयो यामजी सामाजिक लेखा परीक्षण सोसल अडिटमा यहाँहरूको संस्था सफल रहोस् वास्तवमा संस्था नवीकरण हुनु र हुनु हुनु र नहुनु अथवा यो खालको चलन चल्तीमा हुनुलाई खासै हामी त्यसलाई महत्त्वपूर्ण मान्दैनौँ तर के हो भन्दाखेरि जनताका माझमा यो नवीकरण भइरहेको छ कि छैन स्थापक संस्थापकहरूका माझमा यो नवीकरण भइरहेको छ कि छैन अथवा यसले जो जोसँग सहयोग मागेर पसिनासँग साटेर पठाएको रुपियाँ दिनेहरू यो संस्थासँग खुसी छन् कि छैनन् भन्ने कुरा चाहिँ सबैभन्दा प्रधान हो त्यसले गर्दाखेरि ती व्यक्तिहरू खुसी हुन् उहाँहरूको मनमा दलित एकता सञ्जाल नवीकरण भयो भने त्यो सबैभन्दा ठुलो नवीकरण हुनेछ र सबैलाई मिलाएर लाने कुरामा यामजी सफल हुनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु धेरै धेरै धन्यवाद यहाँहरू जस्तै व्यक्तित्वहरूसँग म हातमालो गर्न पाएँ भने कुनै न कुनै निष्कर्ष अवश्य पनि यो एक वर्ष कार्यकालमा चाहिँ निकालेरै छोड्छु हस् धन्यवाद समय र विचारको लागि यहाँहरूलाई पनि धन्यवाद यतिखेर हाम्रो प्रसारणमा कतारबाट याम रसाइली हुनुहुन्थ्यो उहाँ चाहिँ नेपाल दलित एकता सञ्जालको नवनिर्वाचित महासचिव हुनुहुन्छ दलित एकता सञ्जाल दुई हजार तेह्र सालमा सन् दुई हजार तेह्रमा स्थापना भएको संस्था हो र यो विदेशमा काम गर्ने दलित समुदायका नेपालीहरूले एउटा नेटवर्क बनाऊ दुःख पर्दा साथ सहयोग गरौँ भनेर सुरु गरिएको थियो र पछि यसले यति ठुलो र मजबुत रूप लियो कि नेपालमा सञ्चालित दलित सङ्घ संस्थाहरूले पनि यसको रिस गर्नुपर्ने आरिस गर्नुपर्ने अवस्थामा संस्था पुग्यो र एकै मेसेजको आधारमा एकै एउटा स्ट्याटसका आधारमा लाखौँ सङ्कलन हुने र दिनदुखीहरूलाई त्यो कार्यक्रम यहाँ ल्याएर हस्तान्तरण गर्ने जस्तो एउटा अत्यन्त लोभलाग्दो कार्यक्रमहरू यसले सञ्चालन पनि गर्यो पछि नेपाल सरकारमा यो दर्ता पनि भयो तर जति कामहरू गर्दै गए काम गर्नेहरू ले नै हो अपजस बिहोरले तर एकपछि अर्को गर्दै संस्थामा विभिन्न खालका विवादहरू उत्पन्न हुँदाखेरि यो संस्थाले जुन खालको एउटा लोकप्रियता प्राप्त गरिरहेको थियो त्यसमा अझै लोकप्रियता थप्न भने निकै चुनौती भइरहेको छ यसको मतलब अब आउने कार्य समितिले त्यो चुनौती पुरा गरोस् हाम्रो तर्फबाट शुभकामना एमजी लगायत नवनिर्वाचित अध्यक्ष सरु सुनारलाई पनि हाम्रो तर्फबाट बधाई त्यसै गरी उपसंयोजकमा निर्वाचित हुनुभएकी नेपालकी कमला नेपालीलाई पनि हाम्रो तर्फबाट बधाई छ हामी यही अनुरोध गर्छौँ र दलित एकता सञ्जालले सबै हिसाबमा सामाजिक लेखा परीक्षणका हिसाबमा होस् अथवा नेपाल सरकारमा आफूलाई चुस्त दुरुस्त राख्ने कुरामा होस् अथवा आर्थिक व्यवस्थापनका कुरामा होस् अथवा नेपाल नेपालका सङ्घ संस्थाहरूसँग हातेमालो गरेर जाने कुरामा होस् र कहिलेकाहीँ राजनीतिक सङ्घ सङ्गठनहरूसँग वैचारिक विषयमा बहस गर्ने कुरामा होस् हरेक कुरामा यसले सफलता प्राप्त गरोस् र त्यसका निम्ति यहाँहरूलाई यहाँहरूले अध्ययन गर्ने अनुसन्धान गर्ने र आफूले आफैलाई रिभ्यू गर्ने कुरा पनि सबैभन्दा ठुलो कुरा रहनेछ र अन्तिममा म फेरि जोड्छु यो संस्था स्थापना कालका संस्थापकहरूलाई सम्मानित गर्ने र ठिक ठाउँमा राखेर उहाँहरूको सल्लाह लिएर नयाँ कार्य समिति अगाडि बढ्ने कुरामा पनि हामी विश्वस्त छौँ यही अनुरोध गर्दै यामजीलाई धन्यवाद दिँदै यो कार्यक्रमको पुनः प्रसारण समय मिलाएर हामी दिनेछौँ र यदि यहाँहरूले कार्यक्रम यो पुनः सुन्न खोज्नुहुन्छ भने यसको रेकर्डेड भर्सन पनि हामी दलित एकता सञ्जाललाई उपलब्ध गराइदिनेछौँ यहाँहरूले सुन्न सक्नुहुनेछ यामजीलाई धन्यवाद दिँदै म बुद्धि विश्वकर्मा पनि अहिले बिदा भएँ हवस् त नमस्ते सुनिरहनु भएको छ रेडियो हिमालय डट कम